नीली काटी रहुन बीमा चाटनी भेट भएको कति भो ए भन्दा मैछ्याङ भेट भएको कति भो ल परेको चाहिँ महिना छ तिम्रो त्यो मायामा